Private Limited, Lion Souk Narayangarh. Phone 0565710915710915710915710915710915 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म रिजन केसी अब अर्पण स्थानीय समाचार विस्तारमा चितौन राष्ट्रिय निकुञ्ज घुम्न विदेशी नै बढी लालयत हुने गरेका छन् विगत तीन वर्षको संख्या हेर्दा यही पुष्टि हुन्छ यो बीचमा निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्या उल्लेख्य मात्रामा बढेको छ भने सात क्षेत्र र विदेशी पर्यटकको संख्यामा सामान्य मात्रै सुधार देखिन्छ निकुञ्ज कार्यालयको विवरण अनुसार आर्थिक वर्ष दुई हजार उनसत्तरी सत्तरीको तुलनामा गएको आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा पर्यटकको संख्या बढेको छ तर आर्थिक वर्ष दुई हजार अडसठी उनसत्तरीसँग तुलना गर्दा त्यो सुधार सामान्य जस्तो हो तीन आर्थिक वर्षमध्ये वर्ष उनसत्तरी सत्तरीमा पर्यटक संख्या सबैभन्दा कम रहेको छ आर्थिक वर्ष दुई हजार अडसठी उनसत्तरीमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न कुल एक लाख सत्तरी हजार एक सय बाह्र पर्यटक आएका थिए आर्थिक वर्ष दुई हजार उन्सत्तरी सत्तरीमा भने यो संख्या घटेर एक लाख त्रिपन्न हजार सात सय उनपचास भयो आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा भने पर्यटक संख्या एक लाख त्रिहत्तर हजार चार सय पच्चीस पुगेको छ चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पर्यटकहरूको संख्या बढेको छ चितवन निकुञ्ज घुम्ने नेपालीहरूको संख्या तीन वर्ष अघिको तीन वर्ष अघिको जति यो आर्थिक वर्षमा पनि पुगेन निकुञ्ज घुम्ने स्वदेशी पर्यटकको संख्या दुई वर्ष अघिको तुलनामा जम्मा दुई हजारको हाराहारीमा मात्रै बढेको छ माडीमा जंगली जनावरको त्रास कायमै रहेको छ यो साउन महिनामा मात्रै सो क्षेत्रमा जंगली जनावरको आक्रमणमा दुईजनाको ज्यान गएपछि माडीमा वन्यजन्तु आक्रमणको त्रास बढेको हो निकुञ्ज चितवन निकुञ्जले घेरिएको मध्यवर्ती क्षेत्रमा पर्ने माडी उपत्यकाको चार गाविसमा जंगली जनावरको त्रासमा स्थानीयले दिनहरू कटाएका छन् दैनिक जसो वन्यजन्तु बस्तीमा पस्ने गरेकाले उनीहरू साँझ बिहान धेरै प्रभावित हुँदै आएको स्थानीय बासिन्दाले बताएका छन् माणिका स्थानीय श्री पचादौडीले राति घरभित्र समेत वनजन्तु पसेर आक्रमण गर्ने घटना दोहोरिरहेकाले जीवन जोखिममा रहेको बताए यहाँको बस्ती बस्तीमा बाघ गैंडा हात्ती भालु लगायत जंगली जनावर आउने गरेका छन् हालै माडीको कल्याणपुर छ हरिनगरमा निकुञ्जबाट निस्केको गैंडाले करिब एक बिघा धान खाएर सखा पारेको थियो स्थानीयले वन्यजन्तु बस्तीमा पस्ने क्रम नियन्त्रण गर्न निकुञ्जसँग आग्रह समेत गरेका छन् चितवनमा झण्डै एक वर्षपछि भदौको अन्तिम साता विद्युतको मिटर आउने भएको छ खरिद प्रक्रिया रोकिएर ग्राहकलाई मिटर दिन नसकेको नेपाल विद्युत प्राधिकरणले भदौको अन्तिम साताबाट धमाधम मिटर वितरण गर्ने तयारी गरेको छ विद्युत सामग्री खरिदमा व्यापक घोटाला भएपछि खरिद प्रक्रिया रोकिएको थियो प्राधिकरणका उच्च अधिकारीहरूले गरेको गल्तीका कारण विद्युत उपभोग गर्ने ग्राहकहरूले समयमै मिटर पाउन सकेका छैनन् चितवनमा मिटर माग गरेका झण्डै दस हजार भन्दा बढी नयाँ ग्राहकहरूले एक वर्ष बित्न लाग्दा पनि मिटर पाएका छैनन् खरिद प्रक्रिया शुरू भइसकेको र चीनबाट मिटर ल्याउने तयारी अन्तिम चरणमा पुगेकोले भदौको अन्तिम साता ग्राहकको हातमा मिटर पर्ने प्राधिकरणले जनाएको छ मिटर नआएपछि प्राधिकरणका कर्मचारीहरूले ग्राहकलाई कहिले असारमा त कहिले साउनमा आउँछ भनेर सान्त्वना दिने गरेका थिए अब सान्त्वना दिनुपर्ने अवस्था छैन नेपाल विद्युत प्राधिकरण रत्नगर टाँडी वितरण केन्द्रका प्रमुख रामदुलाल यादवले भने भदौको अन्तिम साता हामी ग्राहकको हातमै मिटर पुर्याउँछौँ रत्नगर विद्युतमा तीन हजार पाँच सय जनाले नयाँ मिटरको लागि फारम दर्ता गराएका छन् भने त्यसको दोब्बर संख्यामा प्राधिकरणमा प्राधिकरण भरतपुरमा नयाँ ग्राहकले फारम दर्ता गराएको बुझिएको छ कानून व्यवसायीहरूको छात्र संगठन चितवन जिल्ला अदालत बार एसोसिएसन बार एसोसिएसनको आगामी कार्यकालका लागि आज शुक्रबार चुनाव हुँदैछ दुवै समूहले मतदाता सामु गरेको प्रतिबद्धतामा उल्लेख छ हामी विजय भएपछि ई लाइब्रेरी र फ्री वाइफाई क्षेत्र बनाउनेछौ त्यस्तै उनीहरूले अत्याधुनिक सभाकक्ष समेत बनाउने भएका छन् दुई फरक समूहले दुई फरक समूह बनाएर प्रतिस्पर्धामा उत्रिए पनि उनीहरूको प्रतिबद्धता भने सामान नै देखिन्छ प्रजातान्त्रिक कानून व्यवसायी डीएलए र प्रगतिशील कानून व्यवसायी पीएलए बीच प्रतिस्पर्धा हुने देखिएको छ एघार सदस्यीय नयाँ कार्य समिति चुनिनेछ बिहान आठ बजेदेखि सुरु हुने चुनाव बेलुकी चार बजेसम्म चल्नेछ प्रगतिशील समूहबाट अध्यक्षमा चुनामुडी सापकोटा र प्रजातान्त्रिक समूहबाट निलकण्ठ अधिकारी चुनावमा भिड्ने भएका छन् प्रगतिशील समूहबाट उपाध्यक्षमा भोलानाथ नेपाल सचिवमा नुनराज सिलवाल कोषाध्यक्षमा वामदेव अधिकारीले उम्मेद्वारी घोषणा गरेका छन् हालै भरतपुर नगरपालिकालाई हालै भरतपुर नगरपालिकाले भरतपुरलाई हरियो सहर बनाउन एक घर दुई रूखको नीति ल्याएको छ उक्त नीतिलाई कार्यान्वयन गराउन भरतपुरमा बिहिबार छलफल गरिएको छ भरतपुर नगरपालिकामा सूचीकृत इन्जिनियर इन्जिनियरिङ परामर्शदाता प्रतिनिधि तथा भरतपुर नगरपालिका कार्यालयका कर्मचारी प्रमुख एवं प्राविधिकहरूको टोलीबीच सो विषयमा छलफल गरिएको हो कार्यक्रमका अध्यक्ष तथा कार्यालयका प्रमुख नारायण प्रसाद सापकोटाले यस नीतिलाई लागू गर्न आउने चुनौतीको विषयमा समेत बोलेका थिए नगरपालिकाको कार्यनीति सम्बन्धमा नक्सा शाखा प्रमुख ईश्वरराज भण्डारीले जानकारी दिएका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 हुन्छु नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण